कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा समर्पित श्रष्टा साधकमा शालीन अभिवादन सहित आजको अजर अमर गीतहरूको एक सय चौवन्नौ श्रृंखलामा प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश सामीको अभिवादन आजको कार्यक्रम नयाँ सन्दर्भ र नयाँ प्रसंगमा केन्द्रित छ आज स्वर सम्राट नारायण गोपालको एउटा अप्राप्य गीत पनि अजर अमर गीतहरूको श्रृंखलामा बस्नेछ र आज एउटा अद्भुत संयोग गीतकार कवि चलचित्रकर्मी संस्कृतिविद चेतन कार्कीले जीवनमा एकपटक मात्र संगीतबद्ध गरेको एउटा गीत पनि बस्नेछ तर पनि आज जन्मदिन परेका गायक योगेश वैद्यलाई जन्मदिनको शुभकामना सहित उनकै स्वरको यो गीत नातिकाजीको संगीत र ईश्वर बल्लभको शब्दमा जाँदा जाँदै बाटो बिच एक्लै छोडी गए रही वैदे लामो समयदेखि किडनीका कारण अस्वस्थ हुनुहुन्छ र आज उहाँको जन्मदिन र जन्मदिनको शुभकामनासँगै गीतकार ईश्वर बल्लभको यो शब्दलाई नातिकाजीको संगीतमा हामीले सुन्यौं ईश्वर बल्लभ छिटै प्रकाशन लागेको मेरो पुस्तक काठमाडौँ सेल्फीका एक पात्र हुनुहुन्छ र त्यस कृतिमा ईश्वर बल्लभ पनि एक सविशेष नायकका रूपमा चर्चामा छन् काठमाडौँ सेल्फी आगामी सोमबार भाद्र सात गते एक बजे पुस्तक प्रदर्शनीको उपलक्ष्यमा भरिकुटी मण्डपमा यसको विमोचन हुँदैछ यो सन्दर्भलाई जोड्न चाहे त्यस दिनका प्रमुख अतिथि चेतन कार्कीको चर्चा गर्दै चेतन कार्कीले त्यस पुस्तकको विमोचन गर्नुहुनेछ काठमाण्डु सेल्फीको चेतन कार्की चलचित्रकर्मी हुन् कवि हुन् नाटककार हुन् र संयोगले लामो समय रेडियो नेपालमा लाइभ सिस्टममा गीत गाउँदाका गायक पनि हुन् तर चेतन कार्कीले गीत संगीत गरेको छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्छ नेपालमा फुटबल व्यावसायिक रूपमा शुरू भएपछि फुटबलका एक धुरन्धर खेलाड़ी चेतन कार्कीलाई त्यति बेलाको नरसमशेर एघार र काठमाण्डु एघारका बीच हुने खेलमा एक कुशल खेलाड़ीका रूपमा पनि लिइन्थ्यो र त्यही समय चेतन कार्की पोखराको मत्स्य विकास केन्द्रका हाकिम भएर पोखरा सर्वा भए र पोखरा बस्दा उनले वैदामे तालका लोकगीतदेखि लिएर स्याङ्जाका अनेक लोकलयका गीतहरू संकलन गरे संयोगले चलचित्रसँग पटकथा लेखक भएर आबद्ध भएपछि निर्देशन मन्त्रालयद्वारा बनाइएको तेस्रो फिल्म परिवर्तनमा उनी निर्देशक हिरक सिंह खत्रीका सहायक र चलचित्रका पटकथाकार भए त्यही समय उनले एउटा गीत संगीत गरे जुन गीत चलचित्रमा पहिलो पटक तारादेवीले गाइन् चेतन कार्कीको शब्द र संगीतमा यस गीतलाई संगीत संयोजन गरेका हुन् भी बलसाराले तारादेवीको स्वर चेतन कार्कीको संगीत र स्वरमा यो गीत हामीले साभार गरेका थियौं निर्देशन मन्त्रालय प्रचार डिभिजनले बनाएको तेस्रो फिल्म परिवर्तनबाट हली वंश लेख्नुहुन्छ हाम्रो ट्वीटरमा मेन्सन गर्नुहुन्छ रेडियो ढिलो खोल्न पुगे काठमाडौँ सेल्फी भन्ने पुस्तक बजारमा आउँदै रहेछ खासमा पुस्तकभित्र के छ जानकारी पाउन सकिन्छ र भनेर उहाँले सोध्नु भएको छ यी नारायणजी यो पुस्तक साहित्य संगीत र सिनेमाप्रति समर्पित एउटा सृजनात्मक गद्य हो यसमा धेरै नेपाली साहित्य संगीत विशेष गरेर संगीतका स्रष्टाहरूलाई एउटा पात्र बनाएर लेखिएको पुस्तक हो यो जानकारीमूलक मात्र नभइकन इतिहासबद्ध पनि रहेको यहाँलाई जानकारी गराउन चाहन्छौ यसमा ईश्वर बल्लभ क्षेत्र प्रताप अधिकारी गोपाल योन्जन नारायण गोपाल धेरै विषयका प्रसंगहरू छन् रोचक हुनेछ भन्ने आशा छ आगामी सोमबार यसको विमोचन कार्यक्रम रहेको छ मरिकुटी मण्डपको पुस्तक प्रदर्शनीमा त्यसै गरिकन आशिष खनाल लेख्नुहुन्छ सदा जस्तै बुटोलबाट सुन्दैछु आज कार्यक्रमका बारेमा साथी अप्सराजीसीलाई जानकारी गराएको थिए आशा छ उनी सुन्दैछिन् होला त्यसै गरी श्याम रिमाल लेख्नुहुन्छ लघु कथा समाज नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा बेल्जियमको ल्युवेन शहरमा सोमबार लघु कथा दिवस मनाइयो भनेर धना पौडेलजीले पनि नारायण गोपालको गीत जुन गीत सुन्न पाएको थिएन सुन्न पाउँछ कि भनेर चाह राख्नु भएको छ अवश्य पनि धनाजी त्यो गीत बजेको छैन त्यसै गरी भुइँ मान्छे रमेश पाण्डे लेख्नुहुन्छ चलचित्र कन्यादानको तीजको गीतको लय संगीत पनि चेतन कार्कीको होइन र भनेर प्रश्न गर्नुभएको छ यो लोकगीत हो रमेशजी तर यसलाई पछि मनोरी सिंहले संगीत संयोजन गर्नुभएको हुनाले यसको क्रेडिटमा चाहिँ मनोरी सिंहको नाम नै उल्लेख छ अल्पविराम शर्मा लेख्नुहुन्छ उज्यालोमा अझ नम्बर गीतहरू सुन्दैछु मनै सुने गीत संगीत बढ्दैछन् पाएक पुरै यहाँले नै सुन्न नभुल्नुहोला भनेर उहाँले जानकारी गराउनु भएको छ नेपाली मनले धेरै पछि आज लामो समयपछि अझ नम्बर गीतहरू सुन्दैछु भनेर हामीलाई मेन्सन गर्नुभएको छ फेसबुकमा पनि राजेश्वर उदयका केही पंक्तिहरू छन् यसलाई पछि वाचन गरिनेछु तर यसभन्दा अगाडि काठमाडौँ सेल्फीभित्र एक पात्रका रूपमा रहेका गीतकार क्षेत्र प्रताप अधिकारीका बारेमा सामान्य चर्चा क्षेत्र प्रताप अधिकारी जसको रोजगारीको जीवन शुरू भयो साझा बसको कण्डक्टरको रूपमा र उनी बसमा टिकट काट्ने कण्डक्टरका रूपमा उनले जीवन शुरू गरे र उनले महाकवि देवकोटा निधन भएको समय काठमाण्डुका पुलहरूमा उभिएर जानुभयो देवकोटा कवि हामीलाई छाडेर भन्ने गीत गाउँदै गीतको पर्चा पनि बेची र तीनै प्रताप अधिकारी पछि साझा प्रकाशन साझा संस्थाको महाप्रबन्धकसम्म भए र उनी पञ्चायतकालमै शिक्षा सहायक मन्त्रीसम्म पनि भए तर जीवनको अन्तिम समय उनी कलेज व्यवस्थापन र अध्यापनमा सक्रिय रहे र आफ्नो पत्नीको निधनपछि लामो समयको एकाकी जीवनमा उनले केही समय युवा पुस्ताका संगीतकर्मीहरूसँग काम गरे र गत वर्ष निधन हुँदा उनले आफ्नो सम्पूर्ण शरीर एउटा चिकित्सालयलाई प्रदान गरेर गए यो एउटा घटनाले पनि क्षेत्र प्रताप अधिकारीलाई सदैव नेपाली समाजमा सम्झना गरिन्छ उनको रचना र नातिकाजीको संगीतमा रहेको बच्चु कैलाशको स्वरको यो गीत त्यो आँखाले लाउन मलाई मार्यो त्यो बोलीले लाउन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लाउन मलाई लाउन मलाई लाउन मलाई मार्यो एक्लै बसिदिउँ सै पनि सपनामा देख्ने भए एक्लै बसिदिउँ सै पनि सपनामा देख्ने भए आफूसित साँझ बिहान गुनासोमा फुकाइरहे कहिले खोला जस्तो भए कहिले हावा जस्तो भए जे जे भए आखिरमा तिम्रो निम्ति यस्तो भए कलेजी समाउनेले नै मारु मलाई हेरी टोल्याउनेले मारु त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले दौना मलाई दौना मलाई दौना मलाई मारु जसको पनि नसा हुन्छ यो त मलाई थाहा थिएन जसको पनि नसा हुन्छ यो त मलाई थाहा थिएन परेलीको भाषा हुन्छ यो त मलाई थाहा थिएन आँखा आँखा जुझिदिन्छ मुठु मुठु अल्झिदिन्छ यस्तो पनि हुँदो रहेछ यस्तो मलाई थाहा थिएन बाटो चाउनेले नै मार्यो झकमा आउनेले नै मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लाउन मलाई लाउन मलाई लाउन मलाई मार्यो गीतकार कवि क्षेत्र प्रताप अधिकारीको शब्दमा बच्चु कैलाशको स्वर नातिकाजीको संगीतमा बच्चु कैलाशले अघिल्लो पुस्ताका धेरै गीतकारका गीतहरू गाए विशेष गरेर मविबी शाह र आफ्नै शब्दमा र एक समय उनका प्रिय गीतकार थिए सुरेन्द्र बहादुर शाह सुरेन्द्र बहादुर शाह नेपाली राजनीतिमा दुई हजार सत्र सालमा पञ्चायती व्यवस्था ल्याउनमा एक सक्रिय भूमिका निर्वाह गर्ने चालक पनि थिए र उनको बारेमा बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा धेरै चर्चा पनि गरेका छन् तर सुरेन्द्र बहादुर शाहका छोरा पनि नेपाली संगीतमा आबद्ध छन् एक लोकगीत संकलकका रूपमा उनी हुन् शरद चन्द्र शाह नेपालको खेलकुद जगतमा अत्यन्त योगदान पुर्याएका शरद चन्द्र शाहले कहिलेकाहीँ सम्झना र श्रृंखलाका आधारमा केही लोकगीतहरू संकलन गरेका छन् यहाँ एउटा लोकगीत छ कुमार बस्नेत र राम थापाको स्वरमा भर्खरै राम थापाको जन्मतिथि परेको थियो जुन दिन हाम्रो कार्यक्रम थिएन राम थापालाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै शरदचन्द्र शाहको संकलनमा कुमार बस्नेत र राम थापाको स्वर तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्क प्राविधिक कारणले गर्दा यो गीत बज्न सकेन यसको लागि क्षमा चाहन्छौ यो गीत हामी कुनै दिन अवश्य पनि अर्को कुनै कार्यक्रममा बजाउने नै छौं हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ हाम्रा एक मित्रले चेतन कार्कीको चर्चा सुन्दा सुन्दै जुठै जुठै हातले ट्वीट गर्न बसे खाना खाँदै हुनुहुँदछ उहाँ र उहाँले ट्वीट गर्नुभएको छ त्यसै गरिकन कासा सर लेख्नुहुन्छ अझ रमर गीत सुन्दैछु साह्रै आनन्द आउँछ यो रातको समयमा यो झरीसँगै अनि इतिहास पनि त्यसै गरी राजकुमार तिमिल सिन्हा लेख्नुहुन्छ साँच्चै कहिलेकाहीँ त लाग्छ संगीत सुनेरै आफ्नो पूरै जिन्दगी बिताइदिउँ यहाँहरू सबैमा हार्दिक आभारसहित यहाँ भूषाल केपीले धेरै समयपछि आज अजर अमर गीत सुन्दै गर्नुभएको छ उहाँले ढल्दै गरेको रातलाई यो अजर अमर गीतको साथ कति रमाइलो छ रात भनेर चेतन कार्यका गीतको पंक्तिहरूसँगै आफ्नो अभिव्यक्ति राख्नुभएको छ भने जे किमसुङले अजर अमर गीतको एक सय चौवन्नौ भाग सहयात्रा गर्दैछु नारायण गोपालको सार्वजनिक नभएको गीत सुन्ने प्रतीक्षामा छु भनेर लेख्नु भएको छ यहाँलाई पनि हामी अवश्य पनि यो गीत सायद यहाँलाई प्रिय नै लाग्ला किनकि यो गीतको एउटा आफ्नै इतिहास पनि छ यो नारायण गोपालले कुन सन्दर्भमा बीसको दशकमा गाएको यो गीत कसरी यो नेपथ्यमा हरायो यसबारेमा चर्चा गर्ने नै छौं तर यहाँ हामीलाई फेसबुकमा धेरै मित्रहरूले लेख्नुभएको टिप्पणी मध्ये कुमारजङ कार्की लेख्नुहुन्छ नितान्त नयाँ सन्दर्भ काठमाडौँ सेल्फी अनि श्रद्धेय चेतन कार्कीज्यूसँग मेरो व्यक्तिगत चिनारी पनि उहाँको जीवनको नयाँ पाटो खेलाड़ीको उजागर भए आज अत्यन्त खुशी लाग्यो किनकि यसले उहाँ बहु प्रतिभाशाली भएको थप प्रमाण मिल्यो साथै मित्र दिनेश रावतज्यूको जन्मदिनको शुभकामना भनेर भन्नुभएको छ दिनेश रावतजीलाई हाम्रो पनि जन्मदिनको शुभकामना दिनेश राउत लेख्नुहुन्छ काठमाडौँ सेल्फीभित्रका जानकारी सहितको आजको विशेष अजर अमर गीतहरू साह्रै रोजक हुँदैछ जन्मदिनको शुभकामना ग्रहण गर्दै कार्यक्रम सुन्दा छुट्टै आनन्द आउँछ भनेर उहाँले लेख्नुभएको छ त्यसै गरी राजेश्वर उदय लेख्नुहुन्छ राजेश्वर उदय जो पाल्पा बस्नुहुन्छ र उहाँ पाल्पामा भएका धेरै नेपाली फिल्मको छायाङ्कन बारे पनि उहाँले ज्ञान राख्नुहुन्छ राजेश्वर उदयजीका यी पंक्तिहरू पढ्दै गर्दा मलाई अचानक आज फेरि सम्झना आयो उहाँका प्रिय गीत श्रृंखलाहरूमध्ये अर्णा लामाको विशेष उहाँ लेख्नुहुन्छ अझ राम्रो गीतहरूको श्रृंखलाहरू सुन्दै गर्दा कहिले व्यथा बिर्साउने औषधि त कहिले नेपाली संगीतको स्वर्णिम युगको सुन्दर पानाहरू पढ्दै बसेको अनुभूति त कहिले यौवनकालको सुन्दर क्षणहरूको स्मरण गराइदिनुको साथै गीत संगीतको अप्राप्य जानकारीहरू सुन्न सकिने एउटा फरक कार्यक्रम जो भविष्यमा एउटा अनुसन्धान र खोजको विषय बन्नेछ भनेर उहाँ लेख्नुभएको छ उहाँले हाम्रा प्राविधिक मित्र सशिन्द्र गौतम दिनेश निरौला सन्दीपलाई पनि शुभकामना पठाउनु भएको छ त्यसै गरी टीका छेत्री अमरदीप श्रेष्ठ चिरञ्जीवी नेपाल सुशीला सिलवाल दिनेश नेपाल वसन्त क्षितिजका प्रतिक्रियाहरू पनि छन् तर यस बीचमा चर्चा गरौं एउटा अर्को पात्रको गायिका अरूणा लामाको गायिका अरूणा लामा को सांगीतिक जीवन शुरू भयो दार्जीलिङको हिमालयन कला मन्दिरबाट र त्यहाँ उनका साथ थिए कर्मयोन्जन गोपाल नगेन्द्र थापा र त्यसै गरी अर्को समूह उनीसँग विशेष निकट थियो शरण प्रधान र रंजित गजमेरको जुन समूहका मूल गायिका थिइन् अर्णा लामा संगम समूहमा त्यहाँ गीतकार जितेन्द्र बरदेवा जो गायक पनि थिए एक रात थियो जस्तो गीतका चर्चित गायक थिए यी समूहले दिलमाया खातीको सावन फेरि आयो गीतसँग प्रतिस्पर्धा गर्दै यहाँ फूल नखिलेछ बाहर आउन नै बोलेछ गीतमा प्रथम स्थान प्राप्त गर्यो तर शरण प्रधान र अरू लामाका बीचका प्रेम प्रसंगहरू थाँती राख्दै त्यो सांगीतिक समूहको अर्को योगदानको कुरा गर्ने हो भने अर्णा लामाका धेरै कालजयी गीतहरू शरण प्रधानले संगीत गरेका छन् शरण प्रधानको शब्द र संगीतमै रहेको यो अर्ण लामाको गीत प्रस्तुत गर्दै यी दुवै पात्र काठमाडौँ सेल्फीभित्रका एक मुख्य पात्रहरूका रूपमा छन् लामा शुरूआतमा अम्बर गुरूङको सांगीतिक समूह आर्ट एकाडेमीमा गायिकाका रूपमा आबद्ध थिइन् उनको पहिलो गीत भूपी शेर्चनको शब्दमा किन यौवन यहाँ निराश निराश छ यही गीतबाट शुरू भयो यसबारेमा जानकारी काठमाडौँ सेफ्टीमा प्रशस्त रूपमा यहाँले पाउनुहुनेछ हलिवंश लेख्नुहुन्छ जानकारीको लागि धन्यवाद दाजु काठमाडौँ सेल्फी पुस्तकको विमोचन समारोहमा दुई हजार बहत्तर भदौ सात गते समय मिल्यो भने अवश्य आउनेछु भनेर लेख्नु भएको छ वाइवाई फ्री मेसु लेख्नुहुन्छ तपाईँको कार्यक्रम सुन्दैछु मिठा मिठा गीतले दिनभरिको थका थकान हटाइएको छ भनेर त्यसै गरी विशाल बाबु बस्नेतले अघि लेख्नु भएको पंक्ति मैले भने खाना खाँदै थिएँ चेतन कार्कीको सन्दर्भ आउने बित्तिकै जुठै हातले ट्वीट गरे भनेर उहाँ लेख्नुभयो र उहाँकै अर्को प्रसंग छ अरूणा लामाको पोहोर साल खुशी फाटु सम्बन्धी जानकारी पाउँदा चाहिँ गीतले उनको जीवन कथा बोल्छ भनिन्छ नि भनेर उहाँले प्रश्न राख्नु भएको छ त्यसै गरी कमेडी केटो लेख्नुहुन्छ उज्यालोमा अझ अमर गीतहरू सुन्दैछु हरेक शब्दले मन छोएको छ भनेर हाम्रा चितवने कान्छा लेख्नुहुन्छ लोड सेडिङले के फरक पार्यो र अमर गीत सुन्नलाई मोबाइलमा सुन्दैछु जहाँ इच्छा त्यहाँ उपाय भनेर लेख्नु भएको छ केशव शाहले योगेश वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ भने कवि मुरारी सिगदेलले संगीतका राम थापामा सम्झना र श्रद्धांजलि व्यक्त गर्नुभएको छ अरूणा लामाको गायनको यो चर्चासँगै अब यहाँ सिलवाल सुशीलाजी लेख्नुहुन्छ अजर अमर गीत संगीतको पर्खाईमा नारायण गोपालको गीतको प्रतीक्षामा दाई नारायण गोपालको मृत्यु हुँदाको दिन मभन्दा धेरै त को रहेको रोएको थियो होला जस्तो लाग्छ वर्षौं बितिसकेछ तर पनि हिजो जस्तै लाग्छ भनेर सुशीलाजी यो नयाँ एउटा कुरा यहाँलाई जानकारी गराउँ यो वर्ष नारायण गोपाल बितेको पच्चीस वर्ष हुनेछ र यो पच्चीसौं वर्षमा नारायण गोपालका जीवनका सम्पूर्ण फोटोहरूको एउटा प्रदर्शनीको पनि आयोजना हुँदैछ यसका लागि फोटोग्राफर क्षितिज अरूण श्रेष्ठ निकै सक्रिय पूर्वक लागिरहनु भएको छ फोटो जुटाउनमा केही मात्रामा हामी पनि सहयोग गर्दैछौ अमरदीप श्रेष्ठ लेख्नुहुन्छ नमस्कार दाजु काठमाडौँ सेल्फीको सफलताको कामना स्वर सम्राट नारायण गोपालका दुर्लभ गीतका बारेमा जान्ने अनि सुन्ने अवसर आज मिलेको छ निदरीलाई पर राख्दै प्रतीक्षामा छु अमरदेव श्रेष्ठ फलेवास पर्वत हाल दक्षिण कोरिया चिरञ्जीवी नेपाल लेख्नुहुन्छ उफ साँच्चै नै आज त मलाई पनि कहिले नौ बच्च भइरहेको थियो कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ वसन्त क्षतिजले पनि कार्यक्रमका बारेमा टिप्पणी सहित र नारायण गोपालको यो अप्राप्य गीतलाई एकदम इन्तजार गरेको कुरा उल्लेख गर्नुभएको छ सन्तोष सेजुवाल सुगम तमु र दिल्ली शिवाकुटी लेख्नुहुन्छ प्रदेशमै भए पनि आज काठमाण्डु सेल्फीभित्रका पात्रको बारेमा जान्न सुन्न पाइने भयो नारायण गोपालको अप्राप्य गीतले कार्यक्रम झन रोचक र ज्ञानवर्धक हुने नै छ भन्ने लागेको छ प्रतीक्षामा छु दुवैबाट भनेर लेख्नु भएको छ दिल्लीजीलाई पनि धन्यवाद सावलिन श्रेष्ठका पंक्तिहरूलाई आभार व्यक्त गर्दै अब चर्चा गरौं यो गीत जुन गीतका लागि यहाँहरूले प्रतीक्षा गरिरहनु भएको छ यो गीत स्वर सम्राट नारायण गोपालले तारादेवी र साथीहरूका साथमा गाउनु भएको हो यस गीतका संगीतकार र गीतकारका बारेमा पछि जानकारी गराउनेछौ हाम्रा प्राविधिक मित्र दिनेश निरौलाले यो गीत कहीँ कतै पहिला सुनेको जस्तो झस्का दिनुभयो तर मलाई लाग्छ अझ राम्रो गीतहरूमा यो गीत आज पहिलो पटक बज्दैछ मलाई लाग्छ रेडियोको तरंगमा पनि यो गीत धेरै कम बजेको पाइन्छ नै तिमी हे दिनको मेरो सोच नै तिमी रातिको हाय माया सापना रातिको हाय माया सापना रातिको हाय माया सापना डाँडेर काटी गए तापनि डाँडेर काटि गए पनि राखुला हाय माया सम्झना राखुला हाय माया सम्झना राखुला हाय माया सम्झना सासुला मुटुमा हाय माया सासुला मुटुमा हाय माया सासुला हे बिर्सेर तिम्रा गाजल आखा बिर्सेर तिम्रा गाजल आखा कसरी हाय माया बाचुला कसरी हाय माया बाचुला कसरी हाय माया बाचुला

गायक नारायण गोपालको चौबिस सालमा रेकर्ड भएको यो गीत धेरै कारणले प्रचार प्रसारको माध्यममा कम आए पनि यो गीत उनले चलचित्रका निम्ति गाएका थिए जनादन समको नाटक परिवर्तन चेतना नामक नाटकमा आधारित परिवर्तन जसका लागि यस गीतमा शब्द चेतन कार्कीले र संगीत बिबल साराले गर्नुभएको थियो यो गीतलाई गीतलाई हामीले साउन्ड ट्र्याकबाट साभार गरेका हौं आजको यस कार्यक्रमका बारेमा उदीप बरालले पाल्पाको रामपुरबाट कार्यक्रम सुन्दैछु भनेर टिप्पणी गर्नुभएको छ भने उहाँ यति बेला अनलाइन बाहेक अर्को विकल्प नपाएको पनि गुनासो गर्नुहुन्छ धनु विष्ट लेख्नुहुन्छ नेपाली गीत संगीतको गहिरो नीति गरिने एउटा ऐतिहासिक कार्यक्रम अजर अमर गीत सुन्दैछु भनेर सात समुद्र पारी मुगलानबाट भनेर लेख्नु भएको छ पार्टी बाघले एउटा प्रश्न राख्नु भएको छ बच्चु कैलाश र नातिकाजीका वास्तविक नाम थाहा पाउन पाए आभारी हुने थिए भनेर बच्चु कैलाशको नाम बच्चु कैलाश बस्न्यात नै हो र नातिकाजीको नाम चाहिँ उहाँ अमृतमान मलेको हो र उहाँलाई धेरैले पहिलादेखि नै आफ्नो मावलीमा पालिएको हुनाले सबैले नाति नाति भन्ने हुनाले उनको नाम नातिकाजी नै भएर गएको हो धना पौडेलजीले हामीलाई मेन्सन गर्नुभएको छ नारायण गोपाल र तारादेवीको यो गीत सुने झैं त लाग्यो तर कहाँ सुनेको याद भएन सायद कुनै सांगीतिक कार्यक्रमतिर भनेर उहाँले टिप्पणी गर्नुभएको छ अब यसपछि चर्चाको अर्को विषय छ संगीतकार गोपाल योन्जन गोपाल योन्जन एउटा यस्तो परिवारमा जन्मे जुन परिवारमा धेरै छोरीहरूको जन्म भएपछि पूरै परिवारले मेडिसिन बुद्धलाई प्रार्थना गरेर छोरा मागेपछि जन्मिएका उनी पहिलो छोरो घरको सन्तानको रूपमा प्राप्त भएको थियो र उनको चिनाको नाउँ पनि सिकन्दर थियो र सिकन्दरले नेपाली संगीत आकाशमा बाँसुरी बजाएर अम्बर गुरूङको सहायक भएर त्यसपछि स्वतन्त्र रूपमा संगीतकार भएर संगीतको अध्यापक भएर र नेपाली संगीत आकाशमा सिकन्दरकै स्थान हासिल गरे आगामी वैशाख बाह्र गते भाद्र बाह्र गते ललितपुरको ललितपुर हार्ट क्लबमा गोपाल गोपालनको सम्झनामा एउटा सांगीतिक श्रद्धांजलि कार्यक्रम हुँदैछ यहाँले अझ रमर गीतहरू सुन्दै गर्नुभयो भने स्थान र समयका बारेमा पछि जानकारी दिने नै छौं गोपाल योजन नेपाली संगीत आकाशमा के कारणले सिकन्दर भए यसबारेमा धेरै चर्चा यहाँले पुस्तकमा पनि पढ्न पाउनुहुनेछ तर गोपाल यो शब्द र संकलनमा रहेको यो गीत दावा ग्याल्मो र डेजी बरालीको स्वरमा Be who. प्रकाशले हामीलाई फेसबुकमा लेख्नु भएको छ एक साल अघि सर्वनाममा आयोजित मुक्तक मेलामा सहभागी हुँदा चेतन कार्कीले दमदार मुक्तक पनि प्रस्तुत गर्नुभएको थियो कमान सिंह मुक्सु लेख्नुहुन्छ पुराना श्रष्टा र बाजाहरूको विश्लेषण हुने कार्यक्रम अजर अमर लाइभ सुन्दैछु प्रकाश दाई भनेर राजेश्वर उदय लेख्नुहुन्छ कस्तो खोज कस्तो लगाव कहिल्यै नसुनेको गीत सुन्ने अवसर जुटाइदिनु भयो धन्यवाद भनेर त्यसै गरिकन हाम्रा मित्र उहाँको नाम रसेन नाम छ तर गाह्रो छ भन्न कमा गर्दै काम गर्दै तपाईँको आवाजमा गीत इतिहास सुन्दैछु खुशी लाग्यो भनेर र हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ सिंहजीले लाइभ सुन्दैछु दाई अनलाइन साउथ कोरियाबाट भनेर सम्पूर्ण कार्यक्रमलाई यहाँसम्म पुर्याउन र सफल बनाउनमा तपाईँहरू सबैको स्नेह र सद्भाव जरूरी छ र तपाईँहरूको अपार माया र स्नेहले नै अजर अमर गीतहरू विशेष गरेर हामीले माया गरेका हाम्रा श्रेष्ठा साधकहरूको गीतहरू हामीले बचाउन सकेका छौं खोज्दै आएका छौं यसको लागि यहाँहरूको निरन्तर सहयोग र शुभकामना रहिरहोस् यही कामनासँगै आजको यस कार्यक्रमबाट विदा माग्ने बेला दुई कुशल संगीतकार नाथे काजीले पहिलो गीत गाएर शुरू गरेका गीतकार पुष्प नेपाली र धेरै गीतकारहरूलाई लन्च गर्ने संगीतकार शिवशंकरको युगल स्वरमा यो लोकप्रिय गीतसँगै विदा हुन्छौ दिनेश र म चा सलाम कसरी बोलम हेर्न पाहुनाहरूलाई पशुपतिका चाठोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका पशुपतिका ढोका चाँदीका कृष्णजीलाई मन पर्ने राधिका आफू कृष्ण बस्ने ठाउँ छैन राधिकालाई बोलिने साथैमा है छ सलाम कसरी बोला हेर्न आउने पाहुना मेरो माया छ छैन भन आकाशमा चिल उड्यो घनन मेरो माया छ छैन भन है पानी मुनि पिपलको छाया छोडी जाने पापीको के माया है छ सलाम कसरी बोला हेर्न आउने पाहुनाहरूलाई सुपारी काटेर भोजीमा आएको म त हजुरकै खोजीमा सुपारी काटेर भोजीमा आएको म त हजुरकै खोजीमा खाने भए खाउ पानी सारेर जाने भए जाउ माया मारेर ऐसा सलाम कसरी बोला हेर्न आउने पाहुनाहरूलाई ऐसा सलाम कसरी बोलाउ हेर्न आउने पाहुनाहरूलाई ऐसा सलाम कसरी बोलाउ